भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सशेन्द्र गौतमका साथ म अच्युत किमिरेको स्वागत छ एकल कविता वाचन तपाईँ हरेक शनिबार बिहान राति सवा नौ बजेदेखि दस बजेसम्म सुन्न सक्नुहुन्छ हामी हरेक दिन एकल कविता वाचनमा एकजना कविका साथ आउने गर्छौं आज मसँग कवि संगीत श्रोता हुनुहुन्छ पर्वत उहाँको घर र अहिले काठमाडौँमा पत्रकारिता गर्दै हुनुहुन्छ कवि तथा पत्रकार संगीत श्रोता हाम्रो आजको एकल कविता वाचनका अतिथि हुनुहुन्छ सङ्गीतजी तपाईँलाई स्वागत छ धन्यवाद तपाईँले कविता लेख्न थाल्नुभएको धेरै भयो पत्रकारिता त पछि गर्न थाल्नुभएको मेरो बुझाइमा साहित्यबाट सुरुवात गर्नुभयो साहित्य र पत्रकारिता कतिको म्याच गर्छन् वा गर्दैनन् साहित्य र पत्रकारिता यसका मिल्ने कुराहरू पनि छन् ती दुवै खास गरी भाषा शब्दका माध्यमबाट अभिव्यक्त हुने विधा हुन् अब पत्रकारिता अब सञ्चारको एउटा मुख्य माध्यम भयो भने साहित्य भनेको कलाको एउटा विधा भयो त्यसर्थमा यसका आफ्नो फरक पनि कतिपय समानता पनि छन् छन् र कतिपय भिन्नता पनि भिन्नता पनि छन् है कविता जति लेख्दै गयो उति परिपक्वता आउँदै गर्छ कि कहिलेकाहीँ भावले विचारले एकदमै उन्नत सुरु सुरुमै पनि लेख्न सक्ने अवस्थाहरू रहन्छ कविता भनेको खासमा अभिव्यक्तिको एउटा माध्यम हो भन्ने एउटा छुट्टै तरिका पनि हो त्यस अर्थमा जति भन्ने तरिकाहरूको अभ्यास हुँदै गयो उति राम्रो हुने कुरा स्वाभाविक हो तर कहिलेकाहीँ चाहिँ धेरै खारिएको वा धेरै समय बिताएको वा धेरै अनुभव हासिल गरेको मात्रै हुनुपर्छ जस्तो मलाई लाग्दैन किनभने तपाईँ हामीले कहिलेकाहीँ बच्चाको मुखबाट पनि एकदमै ठुलो दार्शनिक कुरा हामीले सुनिराखेका हुन्छौँ र हामी अचम्म मानिरहेका हुन्छौँ जबकि बच्चासँग त त्यति लामो अनुभव त हुँदैन त्यस अर्थमा मलाई कस्तो लाग्छ भने त्यो बोध छ भने त्यो लामो अनुभव नहुँदा पनि नहुँदा पनि हुन्छ व्यक्त हुन्छ जस्तो लाग्छ मलाई भनेको कविता कवितात्मक शैलीमा मान्छेले आफ्ना कुराहरू व्यक्त गर्न सक्छ जस्तो लाग्छ सबभन्दा बढी त अहिले तपाईँले व्यक्त गर्नुभएको विचारले झन् रमाइलो लाग्यो मलाई यो कविताकै कार्यक्रमको सञ्चालक भइसकेपछि कविताप्रति अलिकति केही चिज आयो भने मक्क परिने पक्षपाती भइने तपाईँले एउटा कविता सुनाउनुहोस् न हामी कविता सुनेपछि अरू कुराकानी गर्छौँ तपाईँको कविता सङ्ग्रहको नाम मैले छुट्याएँ सुरुमा म काठमाडौँ आइपुगेँ भन्ने कविता सङ्ग्रह निकै भइसक्यो प्रकाशन भएको यो पाँच वर्ष पाँच वर्ष भयो आधा दशक त बितिसक्यो प्रकाशित भएकै एउटा त्यसैबाट सुनाउनु त हुन्छ म काठमाडौँ आइपुगेँ किताबबाटै त्यसको शीर्ष कवितामा सुनाउँछु म काठमाडौँ आइपुगेँ कमरेड किरे डाँडाबाट हिँडेर म काठमाडौँ आइपुगेँ कमरेड अब मैले चिन्नु छ को को बस्दा रहेछन् यहाँ किरे डाँडाबाट हिँडेर म काठमाडौँ आइपुगेँ कमरेड अब मैले चिन्नु छ को को बस्दा रहेछन् यहाँ गुड्नलाई पाङ्रा थिएनन् मसँग उन्नलाई थिएनन् जोर पखेटा आफ्नै खुट्टाले कदम चाल्दै बाजुङ कुस्मा पोखरा प्रत्येक सिँढीहरू छाम्दै र उक्लँदै किरे डाँडाबाट हिँडेर म काठमाडौँ आइपुगेँ कमरेड अब मैले हेर्नु छ के के हुँदो रहेछ यहाँ उतै छोडेर आएको छु सङ्लो मोदी बोकेर ल्याएको छु यी आँखामा केही थोपा पुरानो बेथामा उतै छ मेरो किरे डाँडा गुनगुनाउँदै ल्याएको छु कण्ठमा उही परिचित भाका काठमाडौँको छातीमाथि निर्धक्क उभिन राखेको छु त्यही किरेलाई यो छातीमा परेलाभित्र छन् आमाका आँसु परेलाभित्र छन् आमाका आँसु टाउको माथि छ बाको दुःख दुई काँधमाथि बोकेर ल्याएको छु छिमेकको बिमार पाखुरामा डोर्याएर ल्याएको छु साथीहरूका समस्या आकांक्षाको आकाश ओढेर बर्खे झरीमा सपनाको पहाड़ बोकेर आँधीहुरीमा भोग बिर्सँदै निद पन्छाउँदै किरेडाँडाबाट हिँडेर म काठमाडौँ आइपुगेँ कमरेड अब मैले तिम्रो भान्सामा हेर्नु छ कुन भतेर पाक्दो रहेछ यहाँ एक्लै आएको छु एक्लै आएको छु तर रित्तो छैन पीडित सुस्केराहरू फोक्सोमा निमुखा ऐठनहरू गलामा बेसहाराको बोली ओठमा कर्मीको पसिना शरीरभरि अनि अंगालोमा राखेर रा आफन्तको रुहावासी थाप्लोमा बोकेर दुखीका क्रन्दन गौडाहरू पार गर्दै र नदीहरू तर्दै किरेडाँडाबाट हिँडेर म काठमाडौँ आइपुगेँ कमरेड अब मैले सुन्नु छ कस्तो गीत गाइँदो रहेछ यहाँ भोकले अत्तालिँदै झस्केर म निस्केँ मध्यरातमा घरबाट बाहिर भोकले अत्तालिँदै झस्केर म निस्केँ मध्यरातमा घरबाट बाहिर झोला भिर्नका लागि गरिन कुनै तयारी विदा माग्नका लागि कुरिन विशेष बिहान घरबाट निस्केपछि ध्यान बस्न खोजिन कुनै एकान्त गर्दै त्यो किरे डाँडालाई न्यानो सलाम सोझिएँ अचानक यो सहरतिर दुष्टबाट घचेटिँदै घचेटिँदै झेलीहरूबाट अचेटिँदै अचेटिँदै अन्धारोसँग जुत्दै निरन्तर अभावलाई धकेल्दै निरन्तर किरेडाँडाबाट हिँडेर म काठमाडौँ आइपुगेँ कमरेड अब मैले नजिकबाट छाम्नु छ के के ओछ्याइँदो रहेछ यहाँ किरे डाँडाबाट हिँडेर म काठमाडौँ आइपुगेँ कमरेड अरू त तपसिलका कुरा अरू त तपसिलका कुरा सुरुमा तिमीलाई नै हेर्नु छ मैले साँच्चै कस्तो देखिन्छौ हँ तिमी यहाँ साँच्चै कस्तो देखिन्छौ हँ तिमी यहाँ बडा रमाइलो यो तपाईँको पुस्तकको यो शीर्ष कविता सुनाउनु भयो तपाईँले म काठमाडौँ आइपुगेँ भन्ने शीर्ष कविता सङ्गीत श्रोताको हामीले सुन्यौँ सङ्गीत श्रोता नेपाल खबरमा काम गर्नुहुन्छ अहिले उहाँको पत्रकारिताको कार्यक्षेत्र चाहिँ त्यो हो कविता लेख्नुहुन्छ र अरू विधाहरूमा पनि उहाँको कलम चल्छ कुन कुन विधामा लेख्नुहुन्छ म कविता र त्यसपछि गीत लेख्छु हुन त सुरुमा म गीत गजल बढी लेख्थेँ पछि अलिक कवितामा केन्द्रित भएँ र अहिले पनि म गीतहरू चाहिँ नियमित नै लेखिरहेको हुन्छु त्यसबाहेक पत्रकारिता पेसामा सम्बद्ध भएका कारण आवश्यकताले पनि जस्तो पुस्तक समीक्षाहरू सिनेमा वा नाटकको समीक्षाहरू निबन्धहरू संस्मरणहरू पनि मैले तिनै पत्रकारितामा तपाईँको कलमको जादु देखेर तपाईँ गद्यमा लेख्नुहुन्न भनेर सोध्न मन लाग्यो आफ्नै आफ्नो रचनाको रूपमा सङ्कलन गर्ने साहित्यिक विधाहरूको रूपमा यो मेरो विधा भनेर लेख्नुहुन्न पत्रकारिता बाहेक साहित्यिकताको हिसाबले त्यो चाहिँ मेरो अलिक कमै छ म आफ्नो विधाका रूपमा जसमा मलाई अलि बढी रुचि पनि छ सामग्रीहरू भेटिँदा पढ्न मन पनि लाग्छ घोत्लिन मन लाग्छ त्यो विधा चाहिँ कविता गीत गजल नै छ त्यसकारण अलि बढी मेरो ध्यान त्यसमा छ तर त्यसबाहेक आफ्नो विधाकै रूपमा चाहिँ मैले अहिलेसम्म चाहिँ आख्यानमा वा अरू गद्य विधामा चाहिँ मेहनत गर्न पाएको छैन सङ्गीत श्रोतासँग हामी कुरा गर्दैछौँ उहाँका कविता पनि सुन्छौँ अर्को कविता कुन सुनाउनुहुन्छ अब जीवन जीवन तिम्रो बाटो कसैले पनि छेक्दैन भने तिम्रा खुट्टा कसैले पनि तान्दैन भने प्रहार गर्न तिमीलाई कोही तयार पनि छैन भने जुझ्न भनेर तिमीसँग कोही आइरहेको पनि छैन भने तिमीलाई कसैले घचेटिरहेको पनि छैन र कसैले लखेटिरहेको पनि छैन भने तिम्रो टाउको रन्थनाउने गरी कुनै इख पनि जाग्दैन भने तिम्रो मुटु नै दुखाउने गरी कुनै चोट पनि लाग्दैन भने मलाई शङ्का छ साथी साँच्चै के तिमी जिउँदै त छौ बडा मिठो छोटो कविता रहेछ यो है एकदमै राम्रोसँग शीर्षक के थियो यसको जीवन जीवन राम्रा कविता लेख्नका लागि अध्ययन बढी गर्नुपर्छ कि यो अलिकति आफ्नै मनबाटै उब्जिने चिज पनि हो मनबाट उब्जने कुरामा पनि अध्ययनको भाग हुन्छ जस्तो मलाई लाग्छ किनभने मन एउटा छुट्टै कुनै निरपेक्ष त्यस्तो स्थान होइन जो अध्ययन अनुभवहरू भन्दा भिन्न होस् तर अध्ययनका आफ्नै आयामहरू हुन्छन् अध्ययन भनेको पुस्तक मात्रै अध्ययन पनि होइन अध्ययन भनेको मान्छेहरूसँगको सङ्गत हो सृजनाहरूसँगको सङ्गत हो समाजको बोध हो होइन समाजमा भएका जति पनि सजिला वा अप्ठ्यारा वा जीवनका जटिलताहरू छन् तिनलाई बुझ्नु पनि एउटा अध्ययन नै हो अथवा अथवा अनुभव नै हो आफैले यतिकै त बुझ्दैन गर्नु पर्यो गर्नु पर्यो त्यस अर्थमा चाहिँ त्यहाँबाट मनले चाहिँ अभिव्यक्त गर्छ जस्तो अब मलाई तपाईँको अध्ययनको पाटोतिर खोतल्न मन लाग्यो तपाईँले आफ्नो अध्ययन चाहिँ के विषयमा गर्नुभयो मैले नेपाली साहित्यमा स्नातकोत्तर र दर्शन दर्शन के भन्छ यो एमफिलसम्म मैले अध्ययन गरेको नेपाली साहित्यमा नेपाली साहित्यमा अध्ययन गरेर मात्रै पनि त्यस्तो हुने होइन अरू पनि त साहित्यमा स्नातक स्नातकोत्तर गरेका धेरै विद्यार्थीहरू अब उत्पादन भइसकेका छन् कतिपयलाई त कविता लेख्न नआउला अथवा अरू कुनै विधा पनि लेख्न नआउला यो फरक फरक हुने चाहिँ रुचिले पनि काम गर्छ कहिलेकाहीँ पक्कै पनि कुनै पनि विषयको ज्ञाता हुनु र त्यो कुनै पनि विषयको सर्जक हुनुमा केही फरक छ जस्तो मलाई लाग्छ जस्तो धान कसरी आविष्कार भयो धानले के के दिन्छ अथवा कार्बो यो चामलबाट कार्बोहाइड्रेट पाइन्छ के पाइन्छ भन्ने ज्ञान एउटा विज्ञलाई डक्टरलाई हुन्छ तर धान कसरी फलाउने भन्ने कुरा चाहिँ किसानलाई थाहा हुन्छ मलाई लाग्छ साहित्य पनि त्यस्तै केही हो भनेको हामीले औपचारिक शिक्षा लिँदैमा सर्जक पनि हुने भन्ने हुन्छ जस्तो त लाग्छ तपाईँको अध्ययनकै विषयतिर आउनलाई पनि सबभन्दा पहिला दिमागमा चाहिँ नि त्यो जर्मिनेट हुन्छ नि कुनै टिचरले त्यस्तो खालको ऊ हालिदिनु भयो कि अथवा तपाईँले कुनै किताब यसो किशोर बेलामा पढ्दै जाँदाखेरि ओहो रुचि लागेर त्यसपछि म साहित्यमा जान्छु भन्ने हिसाबले छिर्नुभयो कि कसरी त्यो ट्रान्सफर्म कसरी भयो आफ्नो मलाई बाल्यकालमा साहित्यप्रति धेरै रुचि थिएन किनभने मेरो घर परिवारमा साहित्य पढ्ने लेख्ने वा समाजमा टोल छिमेकमा पनि त्यस्तो वातावरण वा कोही सङ्गतको आफन्तहरू हुनुहुन्थेन किताब पढ्ने वातावरण पनि मेरो थिएन मेरो बुवामा किसान हुनुहुन्छ र हामी किसान काममै बढी रमाउँथ्यौँ बरु घरमा रेडियो भएका कारण मलाई चाहिँ गीत गाउन र कहीँ न कहीँ गायक बन्न यो पाटोमा आउनेवाला रहर थियो तर बिस्तारै जाँदा म जब स्कुल तह सकिने उमेरसम्म पुग्दा मेरो रुचि अनि साहित्यमा हुन थाल्यो किनभने स्कुलको टेक्स्ट बुकमा भएका रचनाहरू पनि पढ्ने अवसर भयो र मलाई पढाउने गुरु हुनुहुन्छ सुमन्तनाथ सुवेदी उहाँले पनि यो साहित्य लेखनप्रति केही न केही झकझकाउनु भयो र त्यस त्यसकारण मेरो जुन सृजनशीलता थियो गीत सङ्गीतप्रति प्रस्फोटन भयो त्यो चाहिँ साहित्यतिर प्रस्फोटन हुन थाल्यो मैले दिउँसो फेसबुकमा स्ट्याटस राखेको थिएँ आज राति सङ्गीत श्रोता कविता पढ्न आउँदै हुँदैछ भनेर उहाँको गलाको कमाल देखाउनुहोस् है भनेर त्यहाँ तल कमेन्ट आएको छ तपाईँले अलिकति कमाल त देखाउनै पर्ला जस्तो छ आज सङ्गीतजी नामै तपाईँको सङ्गीत श्रोता छ मलाई नजिकबाट चिन्नुहुने वा मलाई चिन्नुहुने केही साथीहरूलाई मेरो गीत सङ्गीत पनि रुचि छ भन्ने थाहा छ उहाँलाई धन्यवाद जसले तपाईँलाई त्यो सम्झाउनु भयो म एक लाइन कुनै एउटा गीत सुनाउँछु मै उडी जाने कहाँ हो मै उडी जाने कहाँ नै मेरा पङ्ख नै मन चङ्ख मै उडी जाने कहाँ मै उडी जाने कहाँ देइ हो मै उडी जाने कहाँ नै मेरा पङ्ख नै मन चङ्ख मै उडी जाने कहाँ नै मेरा पङ्ख नै मन चङ्ख मै उडी जाने कहाँ सङ्गीत श्रोताको आवाजमा गाएको गायन पनि हामीले सुन्यौँ यसको कुनै एल्बमहरू पनि आइसकेका छन् यसको एल्बम त छैन तर यो गीत रेकर्ड भएको छ मेरो शब्द र सङ्गीत संयोजन चाहिँ मेरो हो एकजना भाइ अन्जान बाबु शर्मा गायक हुनुहुन्छ उहाँले गाउनु भएको छ तपाईँको नाम सुन्ने बित्तिकै सबभन्दा पहिला चिनेका नचिनेकालाई एउटै उत्कण्ठा लाग्छ होला सङ्गीत श्रोता कस्तो नाम हो त्यो बारेमा म केही बेरमा सोध्छु तर एउटा कविता सुन्छु पहिला कविताको शीर्षक हो किताब किताब हिजो पनि आएको थियो दमैको झुप्रोमा अनि थमाइदिएको थियो एक हातमा सियो र अर्को हातमा बाबु साहेबलाई मनपर्ने लुगा किताब हिजो पनि आएको थियो दमैको झुप्रोमा अनि थमाइदिएको थियो एक हातमा सियो र अर्को हातमा बाबु साहेबलाई मनपर्ने लुगा किताब हिजो पनि आएको थियो सार्कीको छाप्रोमा अनि सुम्पेको थियो एक हातमा काँचो छाला र अर्को हातमा राजा साहेबका खुट्टाको नापो किताब हिजो पनि आएको थियो कामीको आरनमा अनि जिम्मा दिएको थियो दरबारका पुराना हतियार र बनाउन भनेको थियो तिखा धारिला र बलिया किताब आज फेरि आइपुगेको छ किताब आज फेरि आइपुगेको छ दमैकै दैलोमा र खोसिरहेको छ जबरजस्ती हाते मेसिन किताब आज फेरि आइपुगेको छ सार्कीको पिँढीमा र भुत्ल्याइरहेछ सार्कीकै सन्तानको छाला किताब आज फेरि आइपुगेको छ कामीको आरनमा र सोहोरेर लगिरहेछ फेला परेसम्म फलामका टुक्रा हो किताब हिजो पनि आएको थियो आफन्ती रूप र पुरानो परिचयमा अनि लुटेर लगेको थियो हाम्रो पौरख किताब आज फेरि आइपुगेको छ नयाँ गाता र नयाँ आकारमा अनि भाँचेर गएको छ हाम्रा पाखुरा अब आउनेछ त्यस्तो किताब जसले चुम्नेछ हाम्रा औँलाहरू मुसार्नेछ हाम्रो निधार मिलाउनेछ हामीसँगै हात हामी लेखिरहेका छौँ यतिखेर त्यही किताब पसिना र रगतको मसीले र कुल्चँदै कुल्चँदै हिँडिरहेका छौँ यी विद्यमान किताबका छातीमाथि यी विद्यमान किताबका छातीमाथि कसरी पुर्छन् यस्ता शब्दहरू यो परिवेश स्थिति के चिजले घसेट्छ मलाई चाहिँ कविता लेख्दा एकैचोटि त्यस्तो विषय वा शब्दहरू त आउँदैन लामो समय कुनै एउटा घटनाले पात्रले प्रवृत्तिले दिमाग रन्थ्याउन छोइरह्यो भने अनि महिनौ बितिसकेपछि अनि खेल्दै खेल्दै बुन्दै बुन्दै कविता लेख्छु त्यही भएर म छिटो कविता लेख्न पनि सक्दिनँ कति मजासँग व्याख्या गरिदिनु भयो कतिवटा जति पुग्यो होला नि कविता तपाईँको अहिलेसम्म मैले खास हिसाब त राखेको छैन त यो मेरो पहिलो जुन कविता सङ्ग्रह छ त्यसमा पच्चिसवटा कविता छन् र ती पछिल्लो त्यो कविता संग्रह छापिने समयको चार पाँच वर्षको सेरोफेरोमा लेखेका हुन् त्योभन्दा अगाडि लेखेका कविताहरू पनि मेरो किताबमा छैनन् र त्योभन्दा पछाडि पनि मैले बाइस पच्चिसवटा कविता होला धेरै त छैन तर त्यो पनि कुनै किताबमा छैन मौका पर भने अर्को पनि सङ्ग्रह बनाएर बजारमा पठाउँ जस्तो लाग्दैन अहिले चाहिँ त्यति लाग्दैन किनभने मेरा कविताहरू दर्शक पाठकहरू बिच पुग्ने अरू धेरै माध्यमहरूबाट पनि पुगिसकेको वा पुग्न सक्ने तर कविताको किताबलाई चाहिँ बजारले चाहिँ खासै प्रवर्धन नगर्ने जस्तो छ निकाल्नु त पर्छ किनभने यो अभिव्यक्तिको एउटा माध्यम मैले भन्ने भनेको त पाठकहरूलाई नै हो तर अहिले तयारी चाहिँ छैन एकल कविता वाचनमा हामी आज सङ्गीत श्रोतासँग छौँ मैले अघि नै भनेको थिएँ उहाँको नामबारे सोध्छु आफैले राख्नुभयो कि अरूले राखिदिनु भयो सङ्गीत श्रोता भनेर मैले यो आफै राखेको हो कसरी कहिलेदेखि बन्न थाल्नुभयो सङ्गीत श्रोता तपाईँको वास्तविक नाम भन्न मिल्छ अहिले नमिल्ने त के छ र मेरो नाम चाहिँ याम छेत्री हो नागरिकतामा चाहिँ तर मैले स्कुल उमेरदेखि नै यो नाम लेख्न थालेको हुँदा अहिले धेरै कम मान्छेले याम कुमार छेत्री भनेर चिन्छ निकै कमले होइन मलाई लाग्छ गाउँघरको केहीले चिन्नुहुन्छ र जसले मलाई अफिसियल्ली पनि मैले व्यवहार गर्नुपर्ने हुन्छ उहाँहरूलाई थाहा हुन्छ तर अधिकांशले सङ्गीत श्रोता भनेपछि चाहिँ टक्कै चिन्छन् फेरि कसरी कसरी रह्यो नाम यत्तिकै यत्तिकै त रचिएन यो केही न केही सोचेरै राखियो होला सङ्गीत श्रोता चाहिँ टिक्क मिलाइएको छ मेरो आत्मा कतै गीत सङ्गीतको गहिरो छाप थियो अथवा त्यसप्रतिको प्रेम थियो र एउटा कलिलो दिमागले त्यो व्यक्त गर्नलाई मैले राखेँ मैले यो उमेर परिपक्व भएपछि राखेको नि होइन किनभने यो नाम सुन्दा धेरै कस्तो नाम राखेको भने जस्तो लाग्ने म बिचबिचमा अलिकति यो नाम फेरौँ कि वा फर्केर जे नाम हो त्यही प्रयोग गरौँ कि भन्ने पनि सोचेँ तर त्यो सोच्ने बेलासम्म मेरो यो नामलाई धेरै मान्छेले प्रेम गर्न थालिसकेका थिए र मलाई केही मान्छेले गाली गरे अब तैँले यो नाम फेर्ने तँलाई अधिकार छैन हामीले त तँलाई यो भनेर चिनिसक्यौँ <laughs> भनेपछि अनि मैले त्यो नाम बदल्ने चेष्टा गरेँ त्यो त्यागेँ <laughs> मैले त्यागेँ त्यस अर्थमा मैले खासमा स्कुल उमेरमै त्यो भनेको आजभन्दा झन्डै पन्ध्र बिस वर्ष बिस वर्ष अगाडि त्यो केटाकेटी उमेरमै म चाहिँ सङ्गीतलाई प्रेम गर्छु अथवा सङ्गीत सुन्ने मान्छे हो है भन्नलाई त्यो नाम राखेँ र लेख्न थालेँ लेख्न थालेपछि त्यही नाममा प्रकाशित हुन थाल्यो र मलाई समाजले त्यही नामबाट व्यवहार गर्न थाल्यो सङ्गीतजी अब अर्को कविता मैले फेरि लगिहालेँ मलाई धेरैभन्दा धेरै कविता पनि सुन्नु छ तपाईँको म यो किताबबाटै सुनाउँछु शीर्षक हो बजार गई गयो जमाना लेनदेन र ऐँचो पैँचोको आलो पालो र अर्म पर्मको नयाँ जुग यस्तै छ यहाँ हिसाब किताब हुन्छ नाफा घाटाको यहाँ कारोबार हुन्छ सधैँ किनबेचको जे जेको तिमीलाई खाँचो छ खरिद गर जसबाट तिमीलाई नाफा कमाउनु छ बिक्री गर आँसु बेच र खुसी किन सम्वेदना बेच र उत्तेजना किन बिलौना बेच र खेलौना खरिद नाफा बढाउने कसरी घाटा कम गर्ने कसरी हिसाब गर र दलाली गर तिमी आइसक्यौ बजारको यो नयाँ मूलधारमा पछि फर्कनु अब सम्भव छैन वचनमा भर पर्ने दिन पनि गए कसममा विश्वास गर्ने जमाना पनि गए बिसिदेऊ पर्म पैँचोको पुरानो जोग भुलिदेऊ आलो पालोको परम्परा मालतालको अब मोलतोल गर किनमेल गर बेचबिखन गर बलिदान बेच र कुर्चीमा बस रगत बेच र कोकाकोला खाऊ बुढेउली बेच र सुविधा माग आस्था बेच र सत्ता किन ए क्रान्तिका अभियन्ताहरू हो राखिदेऊ अब क्रान्तिलाई नै हाट बजारमा र जपेर हिँड शान्तिको माला छेलो खेलो छुट छ यो लोकतन्त्रमा सबै थोक छ खुला बजारमा जे जेको तिमीलाई खाँचो छ खरिद गर जसबाट तिमीलाई नाफा कमाउनु छ बिक्री गर हत्यारालाई न्यायाधीश चाहिएको छ अदालत बिक्रीमा राख चोरलाई सत्ता चाहिएको छ बोलपत्र आह्वान गर पार्टीलाई बहुमत चाहिएको छ भोट किन्न देऊ सांसदलाई अझ मूल्यवान हुनु छ बार्गेनिङमा बेचिन देऊ छेकथुन नगर लोकतन्त्रको भरपूर अभ्यास गर्न देऊ सर्वहारा होस् या गरिब मारा कर्महारा होस् या ज्यान मारा कम्युनिस्ट होस् या सोसलिस्ट पैसा छ हार्नु र गुमाउनु पर्ने संसारमा केही छैन पैसा छैन जित्नका लागि पनि अब यहाँ केही छैन भनिदेऊ गुरु कार्ल मार्क्सलाई जुग जमाना धेरै फेरिसकेछ साङ्लो चुडालिसक्दा पनि नजितिँदो रहेछ यो संसार संसारै जितिसक्दा पनि नचुडिँदो रहेछ यो साङ्लो यहाँ बजारले गरिरहेछ अनेक रूप धारण यहाँ क्रान्तिकै नाममा भइरहेछ क्रान्तिहरण गुरु मार्क्स दारी खौरनुहोस् कपाल छाँट्नुहोस् र आउनुहोस् यो नयाँ लडाईँको नयाँ मोर्चामा यो मिठो कविता संगीत श्रोताको आवाजमा हामी सुनिरहेका छौँ र आज उहाँसँग कुराकानी गर्दै उहाँको कविता उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा सुनिरहेका छौँ यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ आजको एकल कविता वाचनमा हामीसँग कवि संगीत श्रोता हुनुहुन्छ उहाँ कवि तथा पत्रकार हुनुहुन्छ विभिन्न पत्र पत्रिका अनलाइन मिडियाहरूमा कार्यरत हुनुहुन्छ काम गर्दै आउनुभएको छ कतिपयमा गरेर छोडिसक्नुभयो कतिमा गर्दै हुनुहुन्छ र साहित्यमा स्नातकोत्तर नेपाली साहित्यमा गरिकन एमफिल पनि सकिसक्नु भएको छ आज हामी उहाँका साहित्य र पत्रकारिताका कुराकानी सुन्दै उहाँका कविता सुनिरहेका छौँ उहाँको कविता संग्रह म काठमाडौँ आइपुगेँ प्रकाशित भएको पाँच वर्ष बितिसक्यो र अर्को सङ्ग्रह निकाल्नु भएको छैन त्यहाँसम्म हामीले योभन्दा अगाडि कुराकानी गऱ्यौँ सङ्गीतजी तपाईँलाई मैले फेरि स्वागत गरेँ कार्यक्रममा हस् धन्यवाद मैले कविता धेरै सुनाउनु पर्छ अघि नै हामीले प्लान गरेको भन्दा कम सुनाइसकिएको छ त्यसैले अबको समयमा अझ बढी जाओस् भन्नलाई कुरालाई अगाडि नबढाइकन कवितातिरै लैजान्छु पहिला कविताको शीर्षक हो सन्नाटाको गीत पूर्वबाट सुनसानले हमला गरिरहेछ पश्चिमबाट मौनताले घेरा हालिरहेछ एकलासले उत्तरबाट हस्तक्षेप बढाइरहेछ र चकमन्नताले दक्षिणबाट सीमा सारिरहेछ चारै दिशाबाट घेरिरहेका छन् सन्नाटाका यी अनेक रूपहरूले कोरस डाउन हुँदैछ अचानक भोल्युम घटाएको स्पिकर झैँ भोकलिस्टको गला स्याँ स्याँ गर्न थालेको छ ब्याट्री सकिएको पुरानो रेडियो झैँ कुराकानीहरू कानेखुसीमा फेरिँदैछन् नाराहरूले गर्न थालेका छन् मौन धारण विरोध सभाको वक्ता माइक्रोफोनमा सुस्केर काडिरहेको छ छापामार दस्ताको कमाण्डर आँखा चिम्लेर अनुलोम विलोम गरिरहेको छ हर्न नबजाई आइरहेछ द्रुत गतिमा रेलगाडी शङ्ख नबजाई लगिँदैछन् हतार हतार मुर्दाहरू चारै दिशामा फैलिरहेका छन् सन्नाटाका यी अनेक आयामहरू लयको मुखमा रुमाल कोचिएको छ र पट्टी बाँधिएको छ सुरको आँखामा नृत्यका खुट्टाहरू ठिङ्रामा हालिएका छन् र वाद्य यन्त्रका हातमा लगाइएको छ सिक्री गीत गिरफ्तारीमा परेको छ र आवाज बेपत्ता बनाइएको छ प्रिय श्रोताहरू प्रिय श्रोताहरू सङ्कटको घडीमा प्रतीक्षा गरेर नबस्नुहोस् कुनै मधुर सङ्गीतको यो मौनता तोड्ने पालो अब तपाईँहरूकै हो चिच्याउनुहोस् एकपटक जोडले च्याठिनुहोस् एकपटक आक्रोशले चिच्याउनुहोस् र भन्नुहोस् कोर्रा खाइरहेको बन्दी चिच्याउनै छाड्यो भने के हुन्छ च्याठिनुहोस् र भन्नुहोस् भोक भोकै छाडिएको बच्चा जब च्याठिनै छाड्यो भने के हुन्छ बडा मिठो कहिले लेख्नु भएको थियो यो दुई वर्ष जति भयो यसको चाहिँ रचना गर्वको पछाडि केही कुराहरू थिए तपाईँलाई त लामो समय एउटै विषयले छोइरहनु पर्यो हाम्रो समाजमा देखिएको जुन व्यथिति विकृति विभेदहरू छ र त्यस उप अलिकति त्यसमा परिवर्तन चाहने त्यसमा न्यायपूर्ण व्यवहार खोज्ने मानिसहरूको पङ्क्ति नबोलिरहेको होइन त्यस विचार गरिरहेको मौन धारण गरिरहेको जस्तो मलाई अनुभूति भयो लामो समय त्यसपछि मैले यो कविता मैले कवि तथा पत्रकारको हैसियतले तपाईँ बसिसक्नु भएपछि सङ्गीत श्रोतालाई सोध्नै पर्ने हुन्छ हाम्रो अहिलेको साहित्य र पत्रकारितालाई जोडेर हेर्दा हामीले हाम्रा मिडियाहरूले साहित्यलाई दिएको था ठाउँहरू यथेष्ट छन् कि अपुग छन् कि कम छन् कि बढी छन् कि कस्तो छ होला स्थानका हिसाबले त मिडियाले साहित्यलाई राम्रै स्थान दिएको म देख्छु किनभने कुनै समय साहित्य आउनको लागि साहित्यिक प्रकाशनहरू नै चाहिन्थ्यो साहित्यिक पत्रिकाहरू मार्फतै आउने वा सिधै किताब मार्फत आउने चलन थियो त अहिले यस्तो भएको छ कि कोही पनि मान्छे लेखकका रूपमा स्थापित हुनलाई त्यसभन्दा अगाडि कुनै न कुनै मिडियाको माध्यमबाट ऊ लेखक हो भन्ने कुरा स्थापित पहिले गरेर अनि लेखक हुने चलन जस्तो बढिसकेको छ खास गरी यो नेपालमा प्रजातन्त्रको पुनस्थापना भयो जो छ्यालिस सालपछि त्यस यता र अझ जनआन्दोलन पछिको यताको स्थिति हेर्ने हो भने धेरै लेखकहरू सुरुमा कुनै न कुनै मिडियामा आफ्नो रचनाहरू प्रकाशन प्रसारण इत्यादि गराएर आफ्नो परिचय बनाउने र अनि किताब निकाल्ने ठाउँमा गएको देख्छु त्यस अर्थमा चाहिँ मिडियाले राम्रै स्थान दिएको तपाईँ जत्तिकै साहित्य बुझेको विद्यार्थीलाई मैले फेरि यो प्रश्न सोद्धा कस्तो होला अहिले बग्रेलती मिडियाहरू बढेपछि चाहिँ जथाभावी साहित्य पब्लिस हुन थालेको पनि हो कि जस्तो मेरो व्यक्तिगत बुझाइ छ यो कतिसम्म ठिक हो होइन तपाईँले भन्नुभएको कुरामा सत्यता छ र अघि तपाईँले भन्नुभएको जुन प्रश्न थियो त्यसमा पनि म एउटा जोड्न के चाहन्छु भने स्थान दिँदैमा हुने होइन कस्तो चिजलाई स्थान दिएको छ भन्ने पनि महत्त्वपूर्ण हो होइन साहित्यका लागि स्थान चाहिँ छ हरेक नाम चलेका दैनिक पत्रिकाहरूले साप्ताहिक रूपमा साहित्यिक परिशिष्टाङ्कहरू निकालेका छन् त्यो साहित्यिक मात्रै भनेर निकालिएको त छैन तर त्यसको मुख्य भाग चाहिँ साहित्यमा लगानी भएको देखिन्छ तर त्यहाँ कस्तो साहित्य आएको छ भनेर हेर्नुभयो भने चाहिँ त्यो चाहिँ छलफल गर्नुपर्ने विषय हो जस्तो मलाई लाग्छ त्यही भएर तपाईँले भन्नुभयो जस्तो मिडिया धेरै छन् माध्यमका रूपमा धेरैका त्यहाँ रचनाहरू आएको देखिन्छ तर सबै रचनाहरू सही खालको सन्देश दिने सही खालको विचार सही खालको मूल्य भएकाहरू छन् गुणात्मकतामाथि हामीले विचार विमर्श गर्न थालेनौँ भने हाम्रो साहित्य गलत बाटोतिर डोरिने त होइन बेला बेला यस्ता विकृतिहरू आउँछन् तर असल चिजले नै त्यसपछि आफ्नो स्थान लिन्छ भनेर हामीले विश्वास गर्नुपर्छ त्यस कारण विकृतितिर जाला जस्तो मलाई लाग्दैन भने असल रचनाहरूले असल सर्जकहरूले विस्थापित गर्दै जान्छ त्यसलाई विस्थापित गर्दै र सही कुरालाई स्थापित गर्दै जालान् भन्ने लाग्छ म फेरि सङ्गीतजीलाई कविता नै सुनाउन अनुरोध गर्छु अब कुन अहिले त तपाईँले पुस्तक बाहिरको पढ्न थाल्नुभयो अब कविताको शीर्षक हो झोला झमके साँझमा ढकढगायो कसैले मेरो डेराको ढोका झम्के साँझमा ढकढगायो कसैले मेरो डेराको ढोका चुकुल खोलेर हेरेँ सङ्घार छेउमै देखियो एउटा अनौठो झोला र भन्यो गुड इभिनिङ कविज्यू गुड इभिनिङ देखेँ त्यो झोलामा थियो चेगोय भाराको रातो तारा अङ्कित टोपी त्यही झोलामा थियो महात्मा गान्धीको चस्मा र सुकिलो धोती त्यही थियो गौतम बुद्धले ओढेको चिबर र श्रीतिन जङ्गबहादुरले चलाएको तरबार सँगसँगै थिए कम्युनिष्ट घोषणापत्र र श्रीमती थ्याचरको हस्ताक्षर माओसेतुङको फोटो र सन्नी लियोनको पोस्टर स्टालिनको घोप्टेजुङ्गा र टाटस्कीको जुरेली कपाल लेनिनको ओभरकोट र खुर्सेपको गोप्य डकुमेन्ट झोला बाहिर घुमिरहेका थिए जुनकिरी जस्ता लामखुट्टेहरू झोलाभित्र छटपटाइरहेका देखिन्थे कलिला ताराहरू झिलमिल झिलमिल चम्किरहेको थियो झोला घरिघरि र फेरिरहेको थियो आकार अमिबाले झैं झोलाभित्र चलमलाइरहेको थियो केही घरिघरि र छोडिरहेको थियो बासना कुनै धोपको झैँ मेरै डेरामा कहाँबाट आयो यस्तो मायावी झोला ढोकाभित्रैबाट म आफैसँग मेरै डेरामा कहाँबाट आयो यस्तो मायावी झोला तर झोला अचानक देखिन थाल्यो नृसिंह अवतार जस्तो र छिर्न खोज्यो बिस्तारै सङ्घारभित्र मैले ढप्काइदिएँ ढोका र चिच्याएँ जोडले ए कसको हो यो अवतारी झोला बाहिरबाट आइरहेको थियो मसिनो आवाज कविज्यू म लिन आएको थिएँ तपाईँको नयाँ कविता Mm-hmm. बडा रमाइलो मिठो प्रस्तुति पनि मिठो गरी प्रस्तुत गर्नुभयो तपाईँले मैले अझै तपाईँलाई दुईवटा कविता वाचन गर्ने समय छ भनेर सङ्केत गर्दै गर्छु र बिचमा मलाई फेरि सोध्न मन लागेको अब आज त मैले रेडियो कार्यक्रममा बोलाएँ कविता गर्न आउनुभयो अरू बेला तपाईँ पत्रकारिताले नै पनि अलि व्यस्तै रहने व्यक्ति हो किन मैले व्यस्त किन पनि भनिरहेको छु भने तपाईँको मैले पनि निरन्तर फलो गरिरहन सकिनँ तपाईँ पनि व्यस्त व्यस्तै रहनुभयो र मैले प्लान गरेको भन्दा पाँच छ महिना पछाडि बल्ल आज म तपाईँलाई एकल कविता वाचनको स्टुडियोमा निम्त हुन सफल भएको छु यस अर्थमा मलाई खुसी पनि लागिरहेको छ तपाईँले कविता सुनाउने ठाउँहरू पनि पाउनुहुन्छ कहिलेकाहीँ भ्याउनुहुन्छ जान अहिले त दुई तिन वर्ष यता त म खास जान मैले सही नै निशाना लगाएँ तपाईँले ठिकै भन्नुभयो किनभने यो काठमाडौँको दौडधुप अनि पेसासँग जोडिएर बाध्यात्मक हिसाबले पनि गर्नै पर्ने केही सक्रियताहरू हुन्छन् सहरको जीवन फेरि आफैमा पनि एउटा गतिशील हुन्छ र यहाँ गतिशील हुन नसक्ने हो भने टिकी खान पनि गाह्रो छ त्यस अर्थमा पनि पेसाको बाध्यताले गर्दा पनि म धेरै साहित्यिक गतिविधिहरूमा छैन त्यसो हुँदाहुँदै पनि हामी साहित्यिक छलफलहरू औपचारिक वा अनौपचारिक छलफलहरू सङ्घ संस्थाहरूमा गर्ने गतिविधिहरू त्यसमा त म सहभागी छु नै तर कविता वाचनकै लागि भनेर चाहिँ म धेरै मञ्चहरूमा जाने पाएको छैन साहित्य नै अध्ययन गरेको विद्यार्थी भएपछि मैले यो प्रश्न पनि सोध्नुपर्छ हामीले श्रोतालाई सुनाउने दर्शकलाई पढेर सुनाउने देखाउने गरिरहँदाखेरि चाहिँ हाम्रो रचनाहरूमा निखार आउने क्रममा वृद्धि ल्याउँछ कि नसुनाए पनि केही फरक पर्दैन लेखेर राम्रो लेख्न सक्ने मान्छे लेखि नै रहन्छ जस्तो लाग्छ त्यस्तो चाहिँ हुँदैन जस्तो लाग्छ मलाई चाहिँ भनेको लेखेपछि त्यो छलफलमा अन्तर्क्रियामा साथीहरूको बिचमा सुनाउने गरेपछि नै त्यसमा परिमार्जन आउने निखार आउने र अभिव्यक्तिको कौशल थप राम्रो हुने हो भन्ने मलाई लाग्छ त्यस साहित्यले फिडब्याक खोजिरहन्छ पक्कै पनि पक्कै पनि धेरै फिडब्याक भयो साहित्यकारमा उति धेरै निखार आउँछ हो किनभने यो त एउटा संवादको अभिव्यक्तिको एउटा माध्यम हो कोठामा मात्रै बसेर सर्वोत्कृष्ट लेख्न सकिन्छ यस्तो चाहिँ मलाई विश्वास लाग्दैन किनभने समाजसँग अन्तर्क्रिया गर्दै मान्छेहरूसँग घुलमिल गर्दै अनुभवहरू साटासाट गर्दै सबै आफ्नो अनुभव मात्रै समाजलाई काम लाग्छन् भन्ने हुँदैन समाजका इतिहासका विभिन्न घटना प्रवृत्ति पात्रहरूबाट चाहिँ लेखकले सन्दर्भहरू स्रोतहरू लिने हो जस्तो मलाई लाग्छ अब एउटा कवितातिर मोडेँ तपाईँलाई मैले र त्यसपछि मेरो दिमागमा टुटी चलिरहेको एउटा प्रश्न छ म एकछिनपछि सोध्छु कविताको शीर्षक हो टाउको जब बस्थ्यो तपाईँको टाउकोमा लोकधुनको एउटा अन्तर्राष्ट्रिय अर्केस्ट्रा घाम तपाईँको टाउको पछ्याउँदै हिँड्थ्यो जुन तपाईँकै टाउको वरिपरि परिक्रमा गर्थ्यो सूर्यमुखीको के कुरा त्यो लाली गुराँसको झन् के कुरा जब हराभरा थियो तपाईँको टाउकोमा सारदी यामको बगावती ब्याड आकाश सिँढी ओर्लेर हात मिलाउँथ्यो सगरमाथा निहुरेर विनम्र हुन्थ्यो जलजला पहाड़को के कुरा त्यो चन्द्रगिरी डाँडैको के कुरा जब उद्घाटन भएको थियो तपाईँकै टाउकोमा संक्रान्ति मुस्कानको अपेरा ताराहरू उत्साहमा भुनभुनाउँदै आउँथे सागर भावनामा छचल्किँदै जान्थ्यो मसाल जुलुसको के कुरा त्यो रातो लालटिनकै के कुरा महाशक्तिको हाट बजार फैलिरहेकै छ हर दिन तर एकाएक हराएको छ यो सहरबाट तपाईँको टाउको नङ्ग्राहरू पन्जा लगाएर आइरहेछन् ढोका ढोकामा दाराहरू मास्क लगाएर दौडिरहेछन् आँगन पिँढीमा व्यापारीहरू कार्माक्सको स्वरमा कन्सर्ट दिइरहेका छन् दलालहरू लाल झण्डा उडेर नाचिरहेका छन् यो रङ्गमञ्चमा गायब छ केवल तपाईँकै टाउको प्रिय साथी मलाई एउटा प्रश्न गर्ने मन छ कतै रातारात तपाईँले आफ्नो टाउको कुनै ठेकेदारलाई बेचिसक्नु भएको त होइन टाउको शीर्षकको यो कविता सङ्गीत श्रोताको कविता हामीले उहाँकै स्वरमा सुन्यौँ सङ्गीत श्रोताको घर पर्वत हो अहिले राजधानीमा पत्रकारिता गर्नुहुन्छ कविता लेख्नुहुन्छ पाँच वर्ष अगाडि उहाँको एउटा कविता सङ्ग्रह म काठमाडौँ आइपुगे प्रकाशित भयो र त्यसबाट हामीले केही कविताहरू आज सुन्यौँ त्यसभन्दा बाहेकका अरू फुटकर कविता पनि सुनिरहेका छौँ यो सुन्ने र कुरा गर्ने क्रम जारी छ साहित्यको विद्यार्थी भएको हुनाले मलाई यो साहित्य सम्बन्धी कविता सम्बन्धी अझ धेरै प्रश्नहरू सोधिरहँ सोधिरहँ जस्तो पनि भइरहेको छ सङ्गीतजी विश्व साहित्यको स्तरमा हाम्रो नेपाली साहित्य कुन ठाउँमा छ मतलब कुन ठाउँमा छ मात्रै भन्ने त प्रश्नै भएन अझ बिस तिस साल चालिस सालको दशक देखि यता हामीले फड्को माऱ्यौँ कि त्यहीँको त्यहीँ छौँ हामी मिडिया बढ्या बढै अघि भने जस्तो अनि लोकप्रियताको नाउँमा सस्ता खालका साहित्यहरू पनि बढेका बढै तर हाम्रो साहित्य चाहिँ विश्व मानचित्रमा माथि उठेको छ कि छैन त्यो चासो हो मेरो साहित्यको विद्यार्थीलाई अझ बढी अनुभव हुन्छ यो बारेमा यो तपाईँले भन्ने कुरा अलिक बारम्बार नै छलफल हुने कुरा त हो तर हामी विश्व स्तरको नै केलाई भन्ने बाटै हाम्रो छलफल हुनुपर्छ जस्तो लाग्छ कि कस्तो लेखेदेखि विश्व स्तरको हुने वा पश्चिममा अमेरिका युरोपतिरको मान्छेले बुझ्ने भाषामा लेखे अन्तर्राष्ट्रिय स्तरको हुने कि वा उनीहरूले जुन प्रवृत्ति वा धारा जुन विचारधारा राखेर लेख्छन् त्यसलाई अन्तर्राष्ट्रिय स्तरको भन्ने कि होइन शैली राम्रो भएको कारण भन्ने कि भन्ने कुरा आफ्नो ठाउँमा छ मलाई चाहिँ के लाग्छ भने हामी नेपालमा छौँ त्यस्तो ऐतिहासिक पृष्ठभूमिमा देशकालमा छौँ नि टाइम एन्ड स्पेसमा छौँ यहाँबाट हामीले गर्न सक्ने सबभन्दा राम्रो सिर्जना के हो हामीले गर्ने त्यही नै हो त्यसमा चाहिँ हामी कहाँ छौँ भन्ने बरु मुख्य कुरा हो जस्तो लाग्छ हामीले यहीँ लेखेको चिज अन्तर्राष्ट्रिय स्तरको हो हाम्रा लोकगीतहरू अन्तर्राष्ट्रिय स्तरका हुन् हाम्रा यहाँका अरू कलाकृतिहरू अन्तर्राष्ट्रिय स्तरका हुन् किनभने हामी आफै एउटा अन्तर्राष्ट्र हो अन्तर्राष्ट्र भनेको कुनै अमेरिका वा युरोप चाहिँ अन्तर्राष्ट्र त्यसपछि नेपाल वा यस्तो तेस्रो भनिने जुन विश्वका देशहरू छन् तिनीहरू चाहिँ बाह्य राष्ट्र भएर यिनीहरू चाहिँ त्यसको कम्पिटिसनमा गएर अन्तर्राष्ट्रिय हुने जुन पुरानो एउटा बुझाइ छ मलाई किताब यति धेरै पपुलर होस् कि त्यसलाई धेरै भाषाहरूमा ट्रान्सलेट गरेर सबै मान्छेले पढ्नलाई रहर गरौँ त्यो सम्भव छैन नेपाल जस्तो देशमा बसेर र नेपाली भाषामा लेखेर त्यस्तो हामीले गर्न सक्यौँ भने धेरै राम्रो हो तर मलाई के लाग्छ भने त्यो सानोतिनो कुराले हुँदैन किनभने साहित्य भनेको कुनै न कुनै रूपमा त्यो देशको सत्ता कति बलियो छ मा भर पर्छ हामी अहिले अमेरिकाको चिज तुरन्तै यहाँ भोलि पढ्न सक्छौँ तर हामी कुनै इथियोपियामा अहिले कस्तो साहित्य लेखिरहेछ अथवा अर्को कुनै पूर्वी टिमुरमा के लेखिरहेको छ अथवा यहीँ छिमेकको अफगानिस्तानमा लेखिरहेको साहित्यबारे हामीलाई थाहा छैन त्यो किन त्यस्तो भएको छ भने ठुलो शक्ति वा सत्ता भनेको अहिले पनि पश्चिम छ हामी विकसित देशहरू छन् भनौँ न हामी कहाँ कस्तो साहित्य बाहिरबाट आउँछ भन्दा त शक्तिशाली राष्ट्रहरू आउँछ हामी हामीसँग त्यस्तो राज्य वा त्यस्तो सत्ता छैन जसले हामी कहाँ लेखिएको साहित्य जस्तो पारिजातले लेखेको कथा होला या देवकोटाले लेखेको कविताहरू होलान् ती कमजोर भएका कारण बाहिर नगएका हुन् कि हामी कमजोर भएका कारण बाहिर लान नसकेको नसकेको यो आफैमा दुईवटा आफैमा विचारणीय पक्ष हो भन्ने मलाई लाग्छ मैले अब साहित्यको विद्यार्थीलाई यस्तै तर्कमा धेरै अल्मा एउटा एउटा कविता सुन्छौँ हामी त्यसपछि बिस्तारै बिट मार्नेतिर लाग्छौँ कविताको शीर्षक हो महिलाहरू कहाँ छन् आजैको कार्यक्रम हेर्नुहोस् प्रमुख अतिथिको आसन मुनतिर पुरुषकै खुट्टाहरू हल्लिरहेका छन् आजैको कार्यक्रम हेर्नुहोस् प्रमुख अतिथिको आसन मुनतिर पुरुषकै खुट्टाहरू हल्लिरहेका छन् विशिष्ट पाहुनाको पिर्कामा पुरुषकै घुँडाले पलेटी कसिरहेका छन् सभा अध्यक्षको रातो ब्याज पुरुषकै छातीमा गएर टाँसिएको छ र उद्घोषक उभिएको पोडियममा पनि पुरुषकै स्वर गरिरहेको छ ल्याङल्याङ ल्याङल्याङ तपाईँ चढेको बस हेर्नुहोस् तपाईँ चढेको बस हेर्नुहोस् भर्खरै तपाईँलाई धकेलेर पछाडि जाने रुखो हड्डी त्यो पुरुषकै दाहिने हातको कुइनो हो महिला सिटमा आएर बसेको रक्सीको गन्ध त्यो पुरुषकै श्वास नलीको उच्छवास हो नक्कली काठ देखाएर उल्टै खलासीलाई थर्काइरहेको त्यो पुरुषकै ओठको कम्पन हो अन्तिम सिटमा बसेर मोबाइलमा अश्लील भिडियो हेरिरहेका सिकारीका जस्ता ती जोर आँखा पुरुषकै हुन् सत्ताको केन्द्रमा पनि हेर्नुहोस् अब एकपटक सत्ताको केन्द्रमा पनि हेर्नुहोस् अब एकपटक प्रधानमन्त्रीको कालो गद्दावाल कुर्चीमा पुरूषकै बुढो चाक ढसमस बसिरहेको छ सभामुखको डिजिटल माइकमा पुरूषकै घाँटी बारम्बार खोकिरहेको छ न्यायालयको सर्वोच्च धुरीमाथि फडफडाइरहेका छन् पुरूषकै पखेटाहरू र राष्ट्रपति कार्यालयको चारैतिर फैलिरहेको छ पुरुष जातिकै गन्ध म पनि हुँ एउटा पुरुष युवा म पनि हुँ एउटा पुरुष युवा सहितको वयसका ज्यान अरे हो कविज्यू मलाई बताइदिनुहोस् यो देशमा महिलाहरू कहाँ छन् <laughs> कहिले लेख्नु भएको थियो अलि अगाडि नै होला यो तिन वर्ष जति वर्ष अगाडि शीर्षक के थियो महिलाहरू कहाँ छन् महिलाहरू कहाँ छन् बडा रमाइलो कविताहरू सुन्यौँ कुराकानी पनि साह्रै मिठा भयो मलाई त यो कार्यक्रम अझै लम्ब्याएर राति एघार बजीसम्म पुर्याउन मन छ तर समयले अब हामीलाई विदा गर्छ हामी छुट्टिनुपर्छ सङ्गीत श्रोताजी तपाईँको आजको कविता सुनिसकेपछि कुराकानी सुनिसकेपछि कति श्रोतालाई तपाईँसँग भेटिन जोडिन कुरा गर्न मन लाग्दो हो कसरी जोड्न सकिन्छ अहिले अब सामाजिक सञ्जालहरू पनि छन् म फेसबुक पनि चलाउँछु सङ्गीत श्रोताको नाममा दुईवटा फेसबुक एकाउन्ट छ ट्विटर ह्यान्डल पनि छ मेरो सङ्गीत श्रोता एट सङ्गीत श्रोता ट्विटर ह्यान्डल छ मेरो मोबाइल नम्बर पनि दिन सक्नुहुन्छ म लिन सक्नुहुन्छ नौ आठ चार नौ शून्य शून्य दुई तिन चार शून्य कति सजिलो रहेछ अन्ठानब्बे उन्चास शून्य शून्य तेइस चालिस दुई तिन चार शून्य एकदम सजिलो रहेछ नौ आठ चार नौ शून्य श्रोताको स्पेलिङ भनिदिनुहोस् न तपाईँलाई खोज्न सकिने गरी फेसबुकमा एसएएनजिइटी एसआरओटिए त्यसो गरे पनि भेट्न सकिन्छ हस् ल खुसी लाग्यो एकदम मैले कति लामो समयदेखि प्रतीक्षा गर्दा बल्ल आज भेटेँ र कविता सुन्न पाइयो कुराकानी विशेष त तपाईँको साहित्यको तपाईँ एमफिल गरिसक्नुभएको विद्यार्थी तपाईँको ज्ञानमा अनुभवमा तपाईँको अनुभूतिमा रहेका कुराहरू हामीलाई सेयर गर्नुभयो धेरै धेरै धन्यवाद तपाईँलाई मलाई पनि यो उज्यालो रेडियोको एकल कविता वाचनमा बोलाएर तपाईँले धेरै पहिलेदेखि मलाई यहाँ आउन अनुरोध गर्नुभएको थियो म आफ्नो बाध्यताले आउन सकिनँ त्यसको लागि एकचोटि तपाईँसँग क्षमा पनि माग्दै पालो पुर्याउँदै आइएको छ म यहाँ आउने मौका दिनुभयो र मेरो कविताहरू श्रोताहरूसम्म पुर्याउने मौका दिनुभएकोमा सृजनात्मक सम्वाद गर्ने यो समय उपलब्ध गराउनु भएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद हवस् त कवि सङ्गीत श्रोतासँगै आजको एकल कविता वाचनबाट प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी विदा हुन्छौं अर्को साता अर्का कविका साथ आउनेछौं नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन